सधैँ तिमी मेरो साथमा मक्क पर्छु तिम्रा मिठा मिठा बातमा दिनमा रातमा तिम्रो सम्झना सुन गर्छु म कुरा केवल तिम्रै बारेमा तिमी मेरो मनमा आत्मामा रातको सपनी तिनीहरूको कल्पनामा पाउँछौ तिम्रै वर्णन मेरो हर बाँकीमा तिम्रो कोमल मायालाई रे उन साटोमा तिमी मेरो सधैँ तिम्रो साथमा तिमी मेरो मनमा Listen up baby म भए तिम्रो लागि क्रेजी मलाई टेन्सन हुन्छ तिम्री साय पनि फेरि मेरो मनलाई छुन्छ रुन्छ यो मन बेसरी मायाको अर्थ बुझे मैले तिमीलाई पाएदेखि एनएस काइनस केवी When and I around कल्पना गर्छु तिम्रो यादमा हराउ And now that you everything is a तिम्रो यादले सतायो day Listen up मेरो साथमा तिमी मेरो मनमा तिमी मेरो आत्मामा मेरो छको माया सधैँ तिम्रो साथमा पुग्न दिनमा वाटमा घडीको हर चालमा चाहन्छु म तिम्रो खुसीहरूलाई सम्हाल्न अङ्गाल्न त्यो मलाई भित्री मनका भावना माया गर्छु म तिमीलाई कसैलाई देखाउन होइन निश्चल छ मेरो ममता मनमा कुनै पाप छैन आँसु छ होस् खुसीको तिम्रो मनलाई रुवाउँदिन फुल्दिन कुनै छन् र तिम्रा दिनहरू खुसी छु म तिमीलाई पाएर माया लु तिमी मेरो मनमा तिमी मेरो आत्मा तिम्रो माया सधैँ तिम्रो साथमा